छ जोबान नसालु त्री आँखा तिम्रा पैसालु छ जोबान सुख माया लगाई हाला कि नगर्छौ दोमन दोमन दोमन दोमन मायालु हजार माइक्रो चढी सराएर जाउँ माया बेनीको बजार कोइलीको चाहिँ मधुर बोली मजुरको चाहिँ चाला कोइलीको चाहिँ मधुर बोली मजुरको चाहिँ चाला डिम्पलको नै हाँस्दा झनै साउजै रात गाला गाला गाला गाला हे मायालु हजार माइक्रो चढी सारा र जाउँ माया पोखरा बजार माइक्रो चढी सारा र जाउँ माया पोखरा बजार माइक्रो चढी सारा माया नारायण घाट बजार कति गयो फिल्म हेर्न कति रोधी गाउन कति गयो फिल्म मन परेको मान्छे पाउन पर्ने रहेछ धाउन धाउन धाउन धाउन मायालु हजार माइक्रो चढी सार जाउँ माया बोटलको बजार माइक्रो चढी सार जाउँ माया बोटलको बजार खुसी ठुलो भन्छन् सागरमा थालको पलर चाहिँ हिजो आज सानो तिम्रै झल्को झल्को झल्को झल्को हे मायालु हजार माइक्रो चढी सारा जाउँ माया रामपुरको बजार सिया खान छापाइला माया लाउन घर सिया खान छापाइला माया लाउन घर सानो तिमीलाई पाइन भने जान्छ मेरो परन परन परन परन हे मायालु हजार माइक्रो चढी सर जाउँ माया धरणको बजार माइक्रो चढी सर जाउँ माया धरणको बजार पुरे माइक्रो माया राडी पाखी भोजपुरे खुकुरी माडी पाखी भोजपुरी खुकुरी छिटे बेटा है सानो पर्खिरहेछु कोरी कोरी कोरी कोरी हे माया माइक्रो चढी सारा जाउँ देखि तेलको बजार माइक्रो चढी सारा जाउँ देखि तेलको बजार ओझर कसलाई पारिए निन्द्रालाई ओछ्यान धर धर्म तिमी माया गन्त छैन ध्यान ध्यान ध्यान ध्यान माया हजार माइक्रो चढी सारा जाउँ माया वालिङको बजारा भन्छन् बुढा पाका घुम्दै फिर्दै रुम्चा टाढा भन्छन् बुढा पाका बोली वचन लठै पार्ने नसालु आँखा आँखा आँखा माया मायालो हजारा माइक्रो चढी सारा र जाउँ माया धनकोटा बजार माइक्रो चढी सारा र जाउँ माया धनकोटा बजार